एउटा कथा जिन्दगीको श्रृङ्खलाबाट सुमन खरेलको नमस्कार आज यहाँहरू समक्ष मेरो आफ्नै गीती कथा प्रस्तुत गर्ने अनुमति चाहन्छु म त पहिरो भित्र छु गहिरो छु सपना देख्ने आँखा खस्यो मत त कुहिरो भित्र छु गाडी हिजो भर्खर बिस हजार रुपियाँ खर्च गरेर बनाएर ल्याएको एउटा गीतको रेकर्डिङ गर्न बालाज्यू पुग्नु छ बिस हजार रुपियाँ लिन्छु भनेको थिएँ तर प्रड्युसरले पन्ध्र हजार भन्दा बढी दिन सक्थिन भने ल हुन्छ भने पर्सि श्रीमतीको जन्मदिन आउँदैछ उसलाई नयाँ साडी चाहियो रे बेलुका पारे फर्किँदा एउटा किनेर लैजानु पर्ला उसका साथीभाइलाई बोलाउनु पनि पर्छ रे सबै गरेर चालिस हजार जति त खर्च लाग्छ होला यो पन्ध्र हजार र अर्को पच्चिस हजार चाहिँ कुनै साथीसित सापट्टि लिनु पर्ला के गर्नु सबिनाको इच्छा पुर्याउन सकिन भने घरमा कोलाहाल मचाइहाल्छे कहिलेकाहीँ त यस्तो लाग्छ जीवन किन यति बोसिलो जिउँदै चल्न पाए पनि हुन्थ्यो बदल सघूं बदल बल दे आकार बदल न सघूं क्षमता दिल जुड़ मज़ल न सघूं एउटा गाउँबाट काठमाडौँ सहर पसेको मानिस सङ्घर्ष गर्दै कुशल गायक बन्ने धोको एउटा सानो कोठाबाट जिन्दगीको व्यावसायिक यात्रा सुरु गर्दा मेरो आवाजको तारिफ गर्नमा थाक्दिनथिन् सबिना काठमाडौँमा राम्रै घरजम गरेर बसेकी परिवारकी छोरी हुने मलाई थाहा थियो हामी बीचको असमानता तर उनले पटक्कै मानिनन् म उनका रहरहरू पुर्याउन सक्ने अवस्थामा थिइनँ उनी पटक्कै मानिनन् र आफ्नो परिवारलाई छोडेर मैसँग गोप्य रूपमा विवाह गरिन् काठमाडौँको ट्राफिक पनि कस्तो अव्यवस्थित सवारीको संख्या मात्र बढेर भयो र सभ्य सवारी चालकहरूको संख्या पनि त बढ्नु पर्यो नि खेलबाट थापाथली आइपुग्ने आधा घण्टा लागिसक्यो रेकर्डिङको लागि बालाजु खै कहिले पुग्ने हो उनको परिवारले वास्ता नगरे पनि सुरु सुरुमा दुःख सुख गर्दै हाम्रो गुजारा चल्दै थियो एकअर्कालाई पाएर औधी खुशी थियौं हामी समयको बेगसँगै यो खुसी पनि आकाशमा कता कता बिलायो मैले प्रगति गर्दै नगरेको त होइन सबिनाका रहरहरूले मेरो प्रगतिभन्दा निकै ठूलो फड्को बार्दै गयो आफ्ना साथीभाइलाई देखाउन आफ्नो परिवारलाई देखाउन एउटा गाडी नकिनी भएन फेरि उनी भन्थिन् हजुर जस्तो चर्चित गायकले मोटरसाइकल चढेको अब सुहाउँदैन नि दिनरातको उनको दबाव थेक्न सकिन ब्याङ्कमा काम गर्ने एउटा साथीलाई भनेर अलिकति पैसा राखेर रा, एउटा राम्रै गाडी ब्याङ्कको रेन्टमा किने माया केही दिन त्यो गाडीमा सँगै हिँड्दा मैले उही मेरी पुरानी सबिनाको माया पाएँ रेकर्डिङ बल्ल तल्ल सकियो गाउने मुड नै छैन सायद ऋणै ऋणको बोझले थिचिएर होला प्रड्युसरले पन्ध्र हजार हातमा राखिदिए संगीतकार साथी सुरेशलाई भने यार पच्चिस हजार रुपियाँ ऋण देन पर्सी श्रीमतीको जन्मदिन छ अनाहकमा किन खर्च गर्छस् ल मसँग यही पन्ध्र हजार जति छ लिएर जा त्यति नै भए पनि खल्तीमा हालेर गाडीमा चढेँ असन जानु छ एउटा साडी त किन्नै पर्यो खल्तीमा जम्मा तीस हजार भयो दस हजारको साडी किने र बीस हजार उनका साथीहरूलाई भोज खुवाउन दिनु पर्ला चारैतिर हेर्छु मेरो मन जस्तै छटपटिएको यो काठमाडौँ सहरलाई अब एक हप्तामा यो गाडीको किस्ता पनि बुझाउनु छ अनि अर्को हप्ता घरको किस्ता मैले त भनेकै थिएँ घर किन्ने औकात छैन हाम्रो अहिले भनेर तर सबैको अगाडि लास हुन थाल्यो रे उनको दबाव खप्न नसकी फेरि ठूलो ऋण लिएर एउटा घर पनि किन्नै पर्यो दुई सातापछि त्यसको पनि किस्ता बुझाउने समय आइराखेको छ मेरो आवाज मात्र दबिएको होइन म त चारैतिर दबिँदै गएको छु पहिरोमा पुरिँदै गएको छु बाटो काट सपना कता कता हराई गए झन् कुहिरो भित्र छु सपना देख्ने आँखा खसो म त झन् झन् कुहिरो भित्र छु म त पहि यस्तो सस्तो साडी मेरो जन्मदिनको लागि अनि पार्टीको लागि जम्मा बिस हजार कोलाहाल सुरु भयो घरमा म त बोल्नै सकिनँ खुर्क घरबाट निस्किएँ

बाबाले दुई वर्ष पैसा जोगाएर एउटा साइकल किन्नु भएको थियो त्यो साइकलको अगाडि बसेर जाँदा मेरो मन खुसीले गदगद हुन्थ्यो दस वर्ष पैसा जोड्नु परेको थियो एउटा सानो घर बनाउन बाबालाई तर त्यो सानो घर नै स्वर्ग थियो किनकि त्यो घरमा कुनै ऋण थिएन कुनै ब्याज थिएन कति खुसी थिए बाबा कति खुसी थियौ हामी कति सुखी थियो मेरो बाल्यकाल आजको युगमा आफ्नो हैसियतभन्दा माथि उठेरै भए पनि समाजको यो प्रतिस्पर्धामा उत्रनु परेको छ आडम्बरमा बाँच्नु परेको छ ऋणै ऋणको भारले थिचिएर पनि हाँस्नु परेको छ साँच्ची नै यी ओठहरूले हाँस्न मात्र नखोजेको भए जीवन कति सुन्दर हुन्थ्यो होला मेरो जीवन

सुन्दै हुनुहुन्थ्यो एउटा कथा जिन्दगीको आजको कार्यक्रममा प्रयोग भएका गीतका गीतकारहरू राजेन्द्र थापा निर शाह म स्वयं र किरण खरेल संगीतकार दीप श्रेष्ठ सम्बुजित बास्कोटा प्रभुराज ढकाल चन्द्रराज शर्मा र शिवशंकर अनि गायक गायिकाहरू दीप श्रेष्ठ दीपक खरेल सितु खरेल र तारा देवी अर्को साता संचारकर्मी मिथिला प्याकुरेलको गीती कथा लिएर आउनेछु आजको लागि सुमन खरेलको नमस्कार